व्यवसाय र चालकको चरम लापरवाहीले भएको बाँझिले एक दुर्घटनाको दुई वर्ष पूरा वर्षौंसम्म सरकारी प्रतिवेदन पूर्ण कार्यान्वयन नगरिँदा पीड़ितका परिवार दुखित सुदूरपश्चिममा जिल्ला स्वास्थ्य कार्यालय अछाम यो वर्ष पनि पहिलो स्थानमा जना उत्कृष्ट स्वास्थ्य कर्मी सम्मानित डाक्टर केसीले उठाएका माग जायज रहेको मन्त्री थापाको भनाई महाकाली अञ्चल अस्पतालको समस्या समाधान गर्न सक्दो प्रयास गर्ने वचन र खेलकुदमा सुदूरपश्चिमको योगदान उच्च रहेको मन्त्री श्री पाइलीको धारणा प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना आज असोज बीस गते डोटीको छतिवनमा भएको बस दुर्घटनाको दुई वर्ष पूरा भएको छ दुई हजार एकहत्तर असोज बीस गते जोरालबाट धनगढ़ी जाँदै गरेको ना तीन ख सन्ताउन्न शून्य सात नम्बरको बस छतिवन गाविस पाँच माझलेकमा दुर्घटना हुँदा उनातिस जनाको मृत्यु हुनुका साथै अडसठी जना घाइते भएका थिए सो दुर्घटना चालक र व्यवसायको चरम लापरवाहीले भएको भन्दै मृतक तथा घाइतेका परिवारले दोषीमाथि कार्यवाहीको माग गरेपछि सरकारले छानबिन समिति नै गठन गरेर प्रतिवेदन सार्वजनिक गरेको थियो उक्त प्रतिवेदनलाई पनि यातायात व्यवसाय र चालकको लापरवाहीका कारण बस दुर्घटनामा परेको देखाएको थियो जीप सञ्चालन हुने सड़कमा बत्तीस सीट क्षमताको बसमा सय यात्रु राख्दा दुर्घटना भएको प्रतिवेदनले देखाएको थियो वर्षामा सवारी सञ्चालन नभएको सड़कमा स्प्रिङ पत्ता भाँचिएर भए पनि जबरजस्ती गाड़ी चलाउँदा दुर्घटना भएको अध्ययन टोलीको प्रतिवेदनमा उल्लेख गरिएको छ बस चालक वीरेन्द्र शाहको चरम लापरवाहीले दुर्घटना भएको देखिन्छ भनी प्रतिवेदनमा नै उल्लेख गरिएको छ उक्त प्रतिवेदनपछि दुर्घटना भएको छ महिनापछि जिल्ला अदालत डोटीले बसका चालक वीरेन्द्र साहुलाई दस वर्षको कै सजाय सुनाएको थियो तर चालकलाई दस वर्षको कैद सुनाए पनि बसमै रहेका मालिक डम्बर साहुलाई भने पचास हजार धरोटीमा छाडिदिएको थियो सोही फैसलामा पनि पीड़ितका परिवारहरूको चित्त नबुझेको दुर्घटनामा ज्यान गुमाएका पत्रकार कर्णबहादुर साईका भाइ प्रकाश साईले बताउनु भएको छ बसभित्र र छतमा समेत खचाखच यात्रु भए पनि तीनवटा जीपमा चढ़िसकेका यात्रु समेत ओह्राली बसमा चढ़ाएको प्रतिवेदनमा उल्लेख गरिएको छ दुर्घटनाग्रस्त बसको बुडर जोरायल सड़क खण्डको रूट इजाजत समेत नली सञ्चालन गरेको पाइएको थियो बुडर र जोरायल प्रहरी चौकीले रूट पर्मिट बिनाको सवारी चल्दा पनि सतर्कता नअपनाएको प्रतिवेदन सार्वजनिक गर्ने टोलीले नै औल्याएको थियो साथै टोलीले यात्रुवाहक सवारीमा माल सामान बोक्न पूर्ण प्रतिबन्ध लगाउनुपर्ने बस र जीपको छत निकाल्नुपर्ने लगायतका सुझावहरू समेत पेश गरेको थियो तर अहिलेसम्म पनि ती विषयहरू कार्यान्वयन नगरिएको भन्दै पीड़ित परिवारले चिन्ता व्यक्त गरेका छन् पीड़ित परिवारका प्रकाश व्यवसायीले चालक र गाड़ी धनीलाई केही हदसम्म सजाय दिएको भए पनि रूट पर्मिट नै नपाएको सड़कमा बस चल्न दिने र क्षमता भन्दा बढ़ी यात्रु नझार्ने ट्राफिक प्रहरलाई कार्यवाही नगरिएको प्रति दुःख व्यक्त गरेका छन् यता डोटीका प्रमुख जिल्ला अधिकारी केशव प्रसाद आचार्यले प्रतिवेदन कार्यान्वयनबारे आफूलाई केही थाहा नभएको बताएका छन् उनले कार्यान्वयन गर्न बाँकी विषयहरू हरेक हेरेर कार्यान्वयनमा लैजाने बताएका छन् दुर्घटनापछि बन्द गरिएको सड़क खण्ड केही दिन अघि मात्रै सञ्चालनमा ल्याइएको छ क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपाल डोटीको मूल्याङ्कनमा अछामले पहिलो स्थान उघट्न सफल भएको छ गत वर्ष जस्तै अछाम यो वर्ष पनि पहिलो स्थानमा आएको हो स्वास्थ्य मन्त्रालयले तय गरेका विभिन्न पैंतिसवटा सूचकका आधारमा जिल्लाको मूल्याङ्कन गरिएको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका सूचना अधिकृत वन्दना भट्टले जानकारी दिनुभएको छ कैलालीको धनगढ़ीमा संचालित क्षेत्रीय समीक्षा गोष्ठीमा जिल्लाले गत आर्थिक वर्षमा सम्पादन गरेको कार्यका आधारमा मूल्याङ्कन गरिएको उहाँले बताउनु भएको छ निर्देशनालयको मूल्याङ्कन अनुसार अछाम बयानब्बे दशमलव तीन सात प्रतिशत प्रथम नब्बे दशमलव चार एक अङ्कसहित बैतडी दोस्रो र उनानब्बे दशमलव शून्य तीन अङ्कसहित बझाङ तेस्रो स्थान ओगट्न सफल भएका छन् सुदूरपश्चिममा डोटी चौथो स्थानमा आएको छ भने बाजुरा पाँचौं स्थानमा रहेको छ यस्तै डडेलधुरा छैटौं स्थानमा कञ्चनपुर सातौं र दार्चुला नवौं स्थानमा ओगट्न सफल भएका छन् यो क्षेत्रको अन्य विकासको तुलनामा अगाडि रहे पनि कैलाली स्वास्थ्य सूचकाङ्कमा भने पुछारमा रहेको छ मन्त्रालयले तय गरेका पैंतिसवटा सूचक अन्तर्गत कार्यक्रमको प्रगति विवरण कार्य सम्पादन आर्थिक पारदर्शिता बेरोजु फर्च्योट महिला स्वास्थ्य स्वयंसेविकाको परिचालन लगायतका आधारमा मूल्याङ्कन गरिएको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका क्षयकुष्ठ अधिकृत मनोज ओझाले जानकारी दिनुभयो अङ्कको हिसाबले बैतडीले विगतको भन्दा निकै प्रगति गरेको पाइएको छ आर्थिक वर्ष दुई हजार अडसठी उनासत्तरीमा सुदूरपश्चिम क्षेत्रको पुछारमा रहेको बैतडीको विगत दुई वर्ष यता दोस्रो स्थानमा रहँदै आएको छ भने राष्ट्रिय स्तरमा चौथो नम्बरमा पर्न सफल भएको छ आगामी दिनमा बैतडीलाई स्वास्थ्यको नमूना जिल्ला बनाउने र पहिलो नम्बरमा ल्याउनका लागि आफूले सामूहिक कार्य गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डाक्टर गुणराज अवस्थीले जानकारी दिनुभएको छ लामो समयदेखि जनस्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै छजना उत्कृष्ट स्वास्थ्य कर्मीलाई सम्मानित समेत गरिएको छ क्षेत्रीय स्वास्थ्य निर्देशनालयले सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा योगदान पुर्याए बापत उनीहरूलाई सम्मानित गरेको हो सम्मानित हुनेमा जिल्ला स्वास्थ्य कार्यालय बैतडीका खोप अधिकृत वीरेन्द्र भट्ट जिल्ला स्वास्थ्य कार्यालय डडेलधुवाका खोप अधिकृत भोजराज भट्ट क्षेत्रीय स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत सिद्धराज भट्ट जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरका public health nurse Pashupati Singh जिल्ला स्वास्थ्य कार्यालय डोटीका जनस्वास्थ्य निरीक्षक रमेश मलासी र जिल्ला स्वास्थ्य कार्यालय बझाङका जनस्वास्थ्य निरीक्षक गंगा प्रसाद जोशी रहनु भएको छ नेपाल सरकारका स्वास्थ्य मन्त्री गगन कुमार थापाले डाक्टर गोविन्द केसीको आन्दोलनमा आफू पनि सँगै रहेको बताउनु भएको छ कैलालीको धनगढ़ीमा प्रेस युनियनले हिजो गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री थापाले डाक्टर केसी बाहिरबाट र आफू संसदभित्रबाट आन्दोलन गरिरहेको बताउनुभयो सोही कार्यक्रममा मन्त्री थापाले डाक्टर केसीले उठाएका माग जायज रहेको भन्दै चिकित्सा शिक्षाको क्षेत्रलाई सुधार गर्न आवश्यक रहेको औल्याउनुभयो उहाँले सरकारले यसबारे विशेष ध्यान दिएको बताएका छन् डाक्टर केसीको माग अनुसार नै चिकित्सा शिक्षा ऐन संशोधन हुन लागेको भन्दै मन्त्री थापाले भए सरकारले तदात्रुकताका साथ ऐन संसदमा छलफलमा रहेकाले अब यो ऐन बन्ने कुरामा कुनै दुईमत नरहेको स्पष्ट पार्नुभयो स्वास्थ्य मन्त्री गगन थापाले महाकाली अञ्चल अस्पतालको समस्या समाधानका लागि आफूले सक्दो प्रयास गर्ने बताउनु भएको छ प्रचण्ड नेतृत्व सरकारको स्वास्थ्य मन्त्री बन्नु थापाले पहिलो पटक हिजो महाकाली अञ्चल अस्पतालको अनुगमन निरीक्षण गर्दै महाकाली अञ्चल अस्पताल नाम मात्रको अञ्चल अस्पताल बनेको बताउनुभयो अञ्चल अस्पतालबाट प्रदान गरिने सेवा सुविधा केही पनि नभएकाले आफू काठमाडौँ फर्केपछि यसका लागि पहल गर्ने मन्त्री थापाले बताउनुभयो अनुगमनका क्रममा दरबन्दी अनुसारका चिकित्सक पठाउने आईसीयू सञ्चालनका लागि आवश्यक पर्ने दक्ष जनशक्तिको व्यवस्था गर्ने लगायतका विषयमा पहल गर्ने उहाँले आश्वासन दिनुभयो अञ्चल अस्पताल व्यवस्थापन समिति र प्रशासनलाई अस्पतालको विकासका लागि गुरू योजना बनाएर अगाडि बढ्न समेत मन्त्री थापाले निर्देशन दिनुभएको छ उक्त अवसरमा अस्पतालका समस्याबारे मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर श्रीराम तिवारीले जानकारी गराउनु भएको थियो तपाईँले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा radio unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ अत्तरियाको धनगढ़ी रोडमा रहेको मुस्लिम धार्मिक वन खारेजीको माग गर्दै विगत केही दिनदेखि आन्दोलनमा रहेको मुस्लिम धार्मिक वन संघर्ष समितिले मुस्लिम धार्मिक वन क्षेत्रमा साइन बोर्ड गाडेको छ संघर्ष समितिले धार्मिक वन परिसरमा अत्तरिया नगरपालिकाको भवन निर्माण स्थल लेखिएको साइन बोर्ड हिजो राखेको हो उक्त वन क्षेत्र कुनै धर्म तथा जात जातिका लागि नभई नगरपालिकाको भवनको लागि उपलब्ध गराउनु पर्नेमा आन्दोलनकारीले जोड जोड़ दिएका छन् आफूहरू कुनै धर्मविरोधी नभएको भन्दै संघर्ष समितिले मुस्लिम धार्मिक वनत्तरीय क्षेत्रभन्दा बाहिर हुनुमा कुनै आपत्ति नरहेको बताएका छन् बैतडीको महाकाली गाविसका पशुमा खोरेत रोगको प्रकोप फैलिएको छ पशुमा खोरेत रोग देखा परेपछि जिल्ला पशु सेवा कार्यालयले खोरेत विरुद्धको खोप सहित प्राविधिकरण खटाएको छ सात सय पचास भ्याक्सिन सहित प्राविधिक पठाइएको र खोप लगाउने काम शुरू भएको जिल्ला पशु सेवा कार्यालय पाटन बैतरीका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डाक्टर नवीन घिमिरेले जानकारी दिनुभएको छ महाकाली गाविसका तीनवटा वडामा खोरेत रोगबाट गाई भैंसी तथा गोरु प्रभावित भएका छन् खोरेत रोग विरुद्धको खोप रोगको सामान्य अवस्थाका पशु र अन्य निरोगी पशुलाई दिइन्छ रोगबाट चिकित्सित पशुलाई भने यो खोप नदिने डाक्टर घिमिरेले जानकारी दिनुभएको छ एक महिना अघि पनि यो क्षेत्रमा खोरेत रोग देखा परेको थियो बैतडीको पाटन नगरपालिकाको पाटन बजार क्षेत्रमा पहिलो पटक सौर्य सड़क बत्ती जडानको कार्य सम्पन्न भएसँगै बजार क्षेत्र झलमल्ल भएको छ एक हप्ता अघिबाट शुरू भएको सौर्य सड़क बत्ती जडानको कार्य मंगलबार सम्पन्न भएको पाटन नगरपालिकाका कार्यकारी अधिकृत दशरथ राम ओडले जानकारी दिनुभएको छ नेपालीको महान चाड दशैलाई लक्षित गरी पाटन बजार क्षेत्रमा मंगलबार साँझदेखि सौर्य सड़क बत्ती बल्न शुरू भएको पाटन नगरपालिकाले जनाएको छ संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको दस लाख अनुदान पाटन नगरपालिकाको दुई लाख र स्थानीय नागरिकको एक लाख पचास हजार गरी तेह्र लाख पचास हजारको लगानीमा सड़क सौर्य बत्ती जडान गरिएको कार्यकारी अधिकृत ओडले बताउनु भएको छ नगर क्षेत्रमा अध्ययारको समयमा कुनै पनि अपराधिक क्रियाकलाप नहोस् भन्ने उद्देश्यले सड़क सौर्य बत्ती जडान गरिएको बताइएको छ हाललाई पाटन बजार क्षेत्रमा तेह्रवटा सौर्य सड़क बत्ती जडान गरिए पनि स्थानीय नागरिकहरूले माग गरेमा नगरपालिकाका अन्य ठाउँमा सड़क सौर्य बत्ती जडान गर्न सकिने कार्यकारी अधिकृत ओडले जानकारी दिनुभएको छ युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाईले देशको खेलकुद जगतमा सुदूरपश्चिमको योगदान उच्च रहेको बताउनु भएको छ हिजो कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आयोजित क्लब स्तरीय क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री श्रीपाईले जनसुकै विधामा भए पनि सुदूरपश्चिमको योगदान रहेको भन्दै प्रशंसा गर्नुभयो सुदूरपश्चिमलाई खेलाड़ी उत्पादनको थलो भएको बताउँदै उहाँले यहाँको खेलकुदको विकासका लागि आफूले सक्ने प्रयास सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ आफूले राष्ट्रलाई सुदूरले खेलेका खेलकुदका लागि गरेको योगदानको उच्च मूल्याङ्कन गरेको बताउँदै उहाँले खेलकुदको विकासका लागि एकता आवश्यक रहेको धारणा राख्नुभयो कार्यक्रममा द्वय विनोद भण्डारी र ललित भण्डारीलाई मन्त्रीले दोसल्ला वडा र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 यो वर्ष पनि पहिलो स्थानमा जना उत्कृष्ट स्वास्थ्यकर्मी सम्मानित डाक्टर केसीले उठाएका माग जायज रहेको मन्त्री थापाको भनाई महाकाली अञ्चल अस्पतालको समस्या समाधान गर्न सक्दो प्रयास गर्ने वचन र खेलकुदमा सुदूरपश्चिमको योगदान उच्च रहेको मन्त्री श्री पाइलीको धारणा समाचार श्रवण गर्नुभएकोमा तपाईँ र प्रति सहयोगी आशिषलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू radio unity dot com dot एनपीबाट पढ्न सक्नुहुनेछ चाहेको बेला हाम्रा समाचार र कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ लगत्तै बिबिसी नेपाली सेवाको बिहानी फक सुन्न सक्नुहुनेछ मलाई पनि बिदा दिनुहोस् नमस्कार